मनोरञ्जनका लागि सुनो हजुर अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हार्ज र यो कार्यक्रम नारी सरोकार नमस्कार कार्यक्रम नारी सरकारमा तपाईँलाई हार्दिक स्वागत छ प्रविधि कक्षमा हुनुहुन्छ रिजन र तपाईँको साथमा छु म सम्झना कार्यक्रम नारी सरकार लिएर हामी प्रत्येक हप्ताको बिहिबार बिहान सातिसदेखि करिब करिब आठ बजेसम्म उपस्थित हुने गर्दछौँ तपाईँ हामीलाई रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट लाइनमा पनि W W W dot radio Arpan dot पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ कार्यक्रम नारी सरकारमा हामी नारी सम्बन्धी विविध जानकारीहरू राख्ने गर्दछौं पछिल्लो समयमा घटेका नारी हिंसा सम्बन्धी घटनाहरू महिलाले बेहोर्नुपर्ने पीड़ाहरू विभिन्न क्षेत्रमा महिलाहरूलाई हेर्ने संकुचित दृष्टिकोण घर व्यवहारका कुराहरू हिंसाका कुराहरू विभिन्न क्षेत्रमा विभिन्न समयमा महिलामाथि हुने गरेका अपहेलना दुर्व्यवहारका विषयमा कार्यक्रममा हामी चर्चा गर्नेछौं त्यति मात्र नभई कार्यक्रममा हामी कुनै पनि महिलाहरूले गरेका साहसी कार्य सराहनीय कार्यका विषयमा पनि जानकारी दिँदै आइरहेका छौं साथसाथै विभिन्न संघ संस्थामा आबद्ध महिला दिदी बहिनीहरू महिलाका हकितका विषयमा अघि बढेका संघ संस्थामा आबद्ध दाजुभाइहरूसँगको पनि कुराकानी हामीले गर्नेछौँ हजुर आज भने कार्यक्रममा हामी चर्चा गर्नेछौ मातृत्व स्याहारमा देखिएको लापरवाहीको विषयमा कार्यक्रम अवधिभर हामी आज यसै विषयमा रहनेछौँ नेपाली समाजमा युवतीलाई विवाह भएर गएपछि नयाँ परिवारसँग घोलमेल हुन समय लाग्ने गर्छ शिशुको जन्म विवाहिता युवतीलाई नयाँ परिवारसँग स्थायी सम्बन्ध स्थापित गर्न प्रमुख कडी बन्न पुग्छ यिनै कारणले महिला र परिवारका निम्ति यो एकदमै महत्वपूर्ण व्यक्तिगत र सांस्कृतिक सान्दर्भिकतासँग जोडिएको हुन्छ यो संवेदनशील समयमा परिवारका सदस्यको माया ममता र प्रोत्साहन प्राप्त गरेकी प्रसुति तथा सुत्केरी अवस्थाकी महिलाले परिवारसँग सन्तुलित सम्बन्ध स्थापित बनाउन सक्छिन् त्यही अवस्थामा घृणा अपहेलना र लापरवाही सहेकी महिलालाई नयाँ वातावरणमा सम्बन्ध सुमधुर गर्न धेरै अप्ठ्यारो हुने गर्छ गरेको पाइन्छ परिवारको वंश निरन्तरता र मानव सभ्यता शिशुको जन्मकै आधारमा भर्ने गर्छ तर पनि हाम्रो समाजमा आमा बन्न लागेका र नयाँ आमाहरूलाई यस्तो संवेदनशील समयमा पनि माया सद्भाव र उचित स्याहार सुसार दिएको देखिँदैन केही सहरिया वर्ग र गाउँघरकै हुने खाने वर्गलाई छोड्ने हो भने नेपालमा अझै पनि महिलाको अवस्था दयनीय नै देखिन्छ तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम नारी सरकार आज हामीले चर्चा गरिरहेका छौँ मातृत्व स्याहारमा देखिएको लापरवाहीका विषयमा जानकारी सामाजिक विकासका सूचकले महिला र बीच फराकिलो नकारात्मक अन्तर रहेको देखाउँछन् यस किसिमको सामाजिक परिवेशमा शिशुको जन्मले महिलाहरूको जीवनमा अझै पनि उल्लासको क्षण ल्याउन सकेको देखिँदैन नेपालमा कतिपय समुदायहरूमा प्रस्तुति एवं सुत्केरी अवस्थाका महिलाहरूप्रति गरिने व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन अत्यन्तै आवश्यक भइसकेको छ सुदूरपश्चिमकै कुरा गर्ने हो भने कहिलाहरू अझै पनि गाई गोठमा शिशुलाई जन्म दिन बाध्य छन् यस्तो समयमा पोषणयुक्त खानाबाट पनि पूरै वञ्चित गरिएको देखिन्छ जसले गर्दा आमाहरू नवजात शिशुलाई पर्याप्त रूपमा स्तनपान गराउन सक्दैनन् र नवजात शिशुहरू जलछेकी शिकार बन्न पुगेको देखिन्छ साथै नेपालको सबैजसो समुदायले शिशुको जन्म पश्चात एघार दिनसम्मको समय सुतक परेको अपवित्र भएको रूपमा लिने गर्छन् यस समयमा घरमा पूजापाठ एवं महत्वपूर्ण चाडपर्व र शुभ कार्य समेत निषेध गर्दछन् यही कुराको छाप स्वास्थ्य कर्मीमा पनि परेको देखिन्छ यही गलत सांस्कृतिक परम्पराको कारणले नै स्वास्थ्य सेवा प्रदायकहरू गर्भवती र प्रसुति अवस्थाका महिलाहरूप्रति संवेदनशील नभएको उदाहरणहरू जहाँ तही देख्न र सुन्न पाइन्छ सुत्केरी महिलालाई छुट्टै पातलो काम नलाग्ने पुरानो दसना या परालको छ्यानमा सुत्न दिँदा उनीहरूको भर्खरै जन्मेको नवजात शिशु नेमोनिया टेटानस र अरू थुप्रै संक्रमणको शिकार बन्दछन् भने अर्कोतिर सुदूरपश्चिम क्षेत्रतिर सुत्केरी महिलालाई एघार दिनसम्म घाममा नदेखाउने कुप्रथाको कारण नवजात शिशुहरू जन्डिसको शिकार बन्दछन् हाम्रो समाजमा सुरक्षित मातृत्वको दायरा शारीरिक सुरक्षामा मात्र केन्द्रीकृत गरिएको देखिन्छ जबकि सुत्केरी महिलाको जीवनमा यसको गहिरो व्यक्तिगत एवं मनोवैज्ञानिक प्रभाव र असर हुन्छ सुत्केरी तथा प्रसुति महिलाले संसारभर सबै प्रकारको स्वास्थ्य सेवामा सम्मानजनक मातृत्व सेवा पाउनु विश्वव्यापी मानव अधिकारको विषय हो मातृत्व सेवा प्रदान गर्ने सेवा प्रदायकसँगको अनुभवबाट महिलालाई आनन्दको अनुभूति हुने सशक्त हुने या पछिसम्म क्षति पुग्ने या भावनात्मक हानि पुग्न सक्छ तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम नारी सरकार प्रविधि कक्षमा हुनुहुन्छ रिजन र तपाईँ र तपाईँसँग छु म सम्झना आज हामीले चर्चा गरिरहेका छौँ मातृत्व स्याहारमा देखिएको लापरवाहीको विषयमा उपयुक्त प्रजनन सेवामा पहुँच स्थापित गर्न गर्नुपर्ने सुधारका लागि धेरै प्रयत्न गरिएका छन् तर मातृत्व सेवा प्राप्तिको बेला सेवा प्रदायकसँग गुणस्तरीय सम्बन्ध स्थापित गर्ने कुरामा थोरै मात्र ध्यान केन्द्रित हुन पुगेको छ मातृत्व सेवा लिँदाको बखत अपमान गर्नु र दुर्व्यवहार गर्नु आधारभूत मानवाधिकारको उल्लङ्घन हो र लैङ्गिक हिंसा हो अनुसन्धानहरूले के देखाउँछ भने आर्थिक अभाव भौगोलिक जटिलता एवं असुविधायुक्त प्रसुति गृहमा शिशुको जन्म दिनुभन्दा पनि सुविधायुक्त प्रसुति गृहमा दुर्व्यवहार र निन्दा पाएर जन्म दिनु प्रसुति अवस्थाका महिलाका लागि झनै घातक मानिन्छ नेपाल संसारमा यस्तो देशका रूपमा परिचित हुन पुगेको छ जहाँ प्रजनन उमेरका महिलाको आत्महत्याको दर संसारकै उच्च रहेको छ वास्तवमा सोह्र प्रतिशत मात्रै मृत्युदरको कारण यही आत्महत्या पनि हो भन्ने कुराको प्रतिवेदनहरूले देखाउँछ जे होस् नेपालमा कतिपय समुदायहरूमा प्रसुति एवं सुत्केरी अवस्थाका महिलाहरूप्रति गरिने व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन अत्यन्तै आवश्यक भइसकेको छ कार्यक्रम नारी सरकारमा आज हामीले चर्चा गर्यौं मातृत्व स्याहारमा देखिएको लापरवाहीको विषयमा र मातृत्व स्याहारमा देखिएको लापरवाहीको कारण हरेक महिलाहरूको अकालमै जान जाने गरेको देखिन्छ औ भने कार्यक्रम नारी सरकारबाट विदा माग्ने बेला भइसकेको छ तपाईँलाई हाम्रो कार्यक्रम कस्तो लाग्दैछ कृपया सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नभुल्नुहोला जसको लागि सम्पर्क नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस हौस् त तिन्जेल हामीलाई सुनेर साथ दिनुभयो त्यसका लागि धेरै धेरै धन्यवाद प्रविधि कक्षका साथी रिजनलाई पनि हार्दिक आभार प्रकट गर्दै कार्यक्रम नारी सरकारबाट तपाईँको आफ्नै साथी म सम्झना पनि बिदा हुन्छु नमस्कार शुभ दिन